प्रेमको भाव नयनमा प्रेमको भाव लुकाएर गयो नयनमा प्रेमको भाव लुकाएर गयो जानी जानी यो मन दुखाएर गयो नयनमा प्रेमको भाव लुकाएर गयो तिम्रै लागि समर्पित थिए तिम्रै लागि समर्पित थिए नि म किन अचानक दिल यो दुखाएर गयो नयनमा प्रेमको भाव लुकाएर गयो किन अचानक यो दिल टुटाएर गयो ثقيل सकिन जसलाई नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज लामिछाने प्रदीप त्यस्तै गरी तर्फबाट मिठो साथ रहेको छ अशोकको मुक्तक सरोवरको यो श्रृंखलामा आज पनि तपाईँहरूकै आवाजबाट मुक्तक सुन्न अनि तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकलाई वाचन गर्नको निम्ति रेडियो देवदा एक सय छ थोप्लो छ मेगा हर्जुग परिवर्तनको सम्भाग मार्फत तपाईँहरू आज उपस्थित भइसकेको छु तपाईँ पनि मुक्त विधामा कलम चलाउनुहुन्छ भने शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस त्यस्तै गरी हाम्रो स्काइप आइडी रहेको छ युवराज डट लामिछान युभीएआरएचए डट यानी e प्रत्यक्ष रूपमा आएर आफ्नै आवाजबाट मुक्तक सुनाउन पनि सक्नुहुन्छ अनि तपाईँहरूकै मुक्तकलाई मैले वाचन गरेर पनि तपाईँहरूको कानसम्म पुर्याउने प्रयास गर्छु यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँलाई वेलकम गर्छु म हजुर नमस्कार हेलो संसारमा कसैको मलाई छैन आफ पनि भोको मुखमा भुजो लाउने पाइने घाँस पनि सबैको आफ्नै निकाल्छ सबैको आफ्नै ताल छ दुःखीलाई कसले हेर्छ यहाँ म मरे भने बेहरिसे होला लास पनि बोक्क मुखमा बुझो लाउने पाइन घाँस पनि यो संसारमा कसैको छैन आस पनि यो संसारमा कसैको संसारमा कसैको छैन आज पनि है हजुर कहाँबाट को बोल्नुभयो दिनेश विकल्प विकल्प वियोगी दिनेश सेन्टी बागलुङबाट हजुर आराम हुनुहुन्छ दिनेशजी आरामै हुनुपर्छ व्यस्त हुनुहुन्छ आजभोलि आजभोलि आफ्नै केही सानोतिनो काम सानोतिनो काममा व्यस्त हुनुहुन्छ हुन्छ ढिलो नगरिकन तपाईँको अर्को मुक्तक सुनौ भन्छु छुटौँ कति माया गर्छ भने म मर्दा थाहा होस् तिमीलाई कति माया गर्छ भने म मर्दा थाहा होस् तिमीलाई म मरेको कुरा बुझ्नु केही थाहा होस् तिमीलाई कति माया गर्छ भने म मर्दा थाहा होस् तिमीलाई मायामा मायामा प्राण त्यागो भन्दै हिँड्दा दुनियाँले आफ्नो जीवनदेखि आफै डाहा होस् तिमीलाई कति माया गर्छ भने म मर्दा थाहा होस् तिमीलाई म मरेको कुरा बुझ्ने केही थाहा होस् तिमीलाई म मरेको कुरा बुझ्ने केही थाहा होस् तिमीलाई कति माया गर्छ भने म मर्दा थाहा होस् तिमीलाई मरेपछि थाहा भएर के अर्थ भयो है हुन्छ दिनेशजी कार्यक्रममा आउनुभयो निकै खुसी लाग्यो बिदा हुन्छ अब नमस्ते बाई बाई सम्पर्कमा हुनुहुन्थ्यो बागलुङबाट दिनेश वियोगी सेन्टी आफ्ना आवाजबाट मुक्त गरेर सुनाएर विदा भइसक्नु भएको छ आउनु सबको पालो तपाईँको शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसमा यति बेला स्काइपमा कुनै एकजना साथी आएको कुरा गर्दै हुनुहुन्छ प्राविधिबाट केही छैन आउँदै गर्नु र त्यतिन्जेल तपाईँहरूले पढाएको मुक्त वाचन गर्छु म बालकृष्ण भट्टराईले पिँढी खोला स्याङ्जाबाट हामीलाई मुक्त पढाउनु भएको छ म वाचन गर्छु अब क्रममा वेद र पुराण वेद पुराण र गीताको कसम तिम्रै माता र पिताको कसम वेद पुराण र गीताको कसम तिम्रै माता र पिताको कसम छाड्दिन अब देशद्रोहीहरूलाई छाड्दिन अब देशद्रोहीहरूलाई जवान सहितको चिताको कसम वेद पुराण र गीताको कसम धन्यवाद दिन चाहन्छु फोन सम्पर्कमा कुनै एकजना हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कुनै बेला बन्दै गोली हेर्नु राम्रो हुन्न शासन भूमि राम्रो हुन्न सिङ्गो नेपाली भूमि हो प्रदेशपछि नेपाली भूमि हो जहाँ जाति भाषा धर्ममा यसलाई खण्ड खण्ड बनाए हेर्नु राम्रो हुन्न दाजु नमस्ते नेपाललाई खण्ड खण्ड बनाउन पाइँदैन है हजुर हजुर पक्का भने समीर पौडेल पोखराबाट हजुर आराम हुनुहुन्छ समीरजी हजुर केमा व्यस्त हुनुहुन्छ भन्नु पर्यो भनेपछि दमदार तरिकाले पढाइ चलिरहेछ है हजुर हजुर हुन्छ सुनौ अर्को जीवन सारथी चलाउन सुकाएर हुन्न केही नबोली नबोली मन दुखाएर हुन्न दुई आत्मा यदि सत्ता छ भने बोल्नुपर्छ अब कुरा लुकाएर हुन्न लुकाएर चाहिँ केही पनि हुनेवाला छैन जे मनमा लाग्छ फ्याट भनिहाल्ने है समीरजी एकदम खुसी लाग्यो बिदा गर्छु अहिले है नमस्कार हेलो प्राप्तिबाट मलाई जानकारी गराउनु भएको छ स्काइपमा हुनुहुन्छ कुनै साथी नमस्कार मित्र स्काइपमा कुनै एकजना साथी हुन्थ्यो आवाज आएन केही छैन म तपाईँ आउँदै गर्नु होला सुनेको त पाँच सतहत्तर सात सय पैँतिसको बाटो हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ अशोकजीले म उहाँलाई जोड्न चाहन्छु नमस्कार मित्र हजुर दाजु नमस्कार नमस्कार कहाँबाट आउनुभयो पाल्पा रामपुरदेखि पाल्पा रामपुरबाट नारायण समर्पण हजुर नारायणजी एकदम एकदम हामी आरामसँग नारायण नारायणजी अनि तपाईँ पनि आरामै भन्नु केमा व्यस्त हुनुहुन्छ आज अहिले इक्जाम चल्दैछ अनि दोस्रो वर्षको इक्जाम चलिरहेछ अनि रोपाई पनि चलिरहेछ हुन त अस असार सिद्धिसकेको छ त्यही पनि वर्षातको कारणले साउन्डमा पनि रोपाई चलिरहेको छ है नारायणजीको आवाजबाट धेरै भयो मुक्तक नसुनेको आज चाहिँ सुन्नुपर्छ ल सुरु गर्नुहोस् हुन्छ सुरु गर्छु झुपडी घरको छानो मकिएर कुहिन थाल्यो बर्खा मासमा तप्त पानी सुहिन थाल्यो नहुने भयो सुख अमन चैन कहिले झुपडी घरको छानो मक्किएर कुहिन थाल्यो बर्खा मासमा तप्त पानी सुहिन थाल्यो नहुने भो सुख अमन चैन कहिले गरिब निमुखाको इच्छा त्यसै तुहिन थाल्यो गरिब निमुखाको गरीब निमुखाको इच्छा त्यसै चुहिन थाल्यो है जे छ यहाँ हुने खानेहरूको लागि मात्र छ तर पनि निम्नवर्गीय परिवारले पनि आवाज पर्छ मेहनत त गर्नै पर्यो है खुसी लाग्यो नारायणजी पाल्पाबाट आउनुभयो छुटो महिलालाई हुन्छ नमस्कार भर्खर हाम्रो फोन सम्पर्कमा हुनुहुन्थ्यो नारायण समर्पण पाल्पाबाट आउनुभएको थियो आफ्ना सुन्दर पङ्क्तिहरू वाचन गरेर गइसक्नु भएको छ आउन सबको पालो तपाईँको शून्य एकात्र पाँच सतहत्तर सात सय पैँतिस त्यसै गरी स्काइप हामीले युवराज जटलाई हामी छाने त्यो दिन तपाईँहरूका मुक्तकलाई वाचन गर्छु देवेन्द्र पुवारे मगरले हामीलाई बुटौल सुखानगरबाट मुक्तक लेखि पठाउनु भएको छ म राख्न चाहन्छु अब क्रममा पिउन पाइन अञ्जुलीले पिउन पाइन अञ्जुलीले आफ्नै गाउँको पानी पिउन पाइन अञ्जुलीले आफ्नै गाउँको पानी परदेशमा बाँचेको छु बिजाउँदै सिरानी पिउन पाइन अञ्जुलीले आफ्नै गाउँको पानी बाध्यता पनि कस्तो हो बाध्यता पनि कस्तो हो देशै छोडी आउनु पर्ने परदेशमै बित्यो मेरो खास जिन्दगानी पिउनै पाइन अञ्जुलीले आफ्नै गाउँको पानी परदेशमा बाँचेको छु बिजाउँदै सिरानी धन्यवाद दिन चाहन्छु आफ्नो घर छोडेर टाढा रहँदा अनि घर परिवारको यादमा रातभर रोएर सिरानी भिजाएका कुराहरू आफ्नो मुक्तकमा लेखेर पढाउनु भएको थियो धन्यवाद दिन चाहन्छु यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो काठमाडौँबाट भवानी हुमा गाई भवानीजी आराम हुनुहुन्छ एकदम हाम्रो पहिलो यो चाहिँ साथ है पहिलो भेट भनेको भाग्यमा नै हुनुहुन्छ तपाईँ अनि भवानीजीको घर चाहिँ कहाँ अनि काठमाडौँ नै हो के गर्दै हुनुहुन्छ त्यहाँ फर्स्ट इयर पढ्दै हुनुहुन्छ अहिले है खुसी लाग्यो आज पहिलोपटक भेट भएको छ भवानीजीसँग आशा छ यो साथ अनि माया सधैँभरिलाई टिकिरहन्छ है हुन्छ सुरु गर्नुहोस् भवानीजी आजको श्रृङ्खलामा तपाईँका सुन्दर अनि दमदार पङ्क्तिहरू एकदम मुक्तक उसलाई छाडी टाढा गइदेऊ भने मलाई कोही नभन्नु हराएछु कतै भने साथीसँग खोइ नभन्नु मेरो विश्वास नगरी पढाइ भएर गए के उसलाई छाडी टाढा गइदेऊ भनी मलाई कोही नभन्नु हराएछु कतै भने साथीसँग खोइ नभन्नु मेरो विश्वास नगरी पढाइ भएर गए के आँखाबाट आँसु झर्ला मेरै यादले रोइन भन्नु है पक्का पनि त्यो घटना हुनु भन्दै पूर्व चाहिँ पहिला चाहिँ सहयोग गर्नु पर्यो साथीहरूले घटना भइसकेपछि खोज्न जानु पनि परेन कोही रुन पनि परेन है मुक्तकले यस्तै यस्तै भन्दै थियो एकदम भवानीजी खुसी लाग्यो कार्यक्रममा आउनुभयो हाम्रो साथ यो निरन्तर रहिरहोस् भन्दै अहिले विदा गर्न चाहन्छु नमस्कार <laughs> नमस्कार भर्खर हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो भवानी हुमा गाई आउनुभएको थियो काठमाडौँबाट आफ्ना दमदार पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ आउनु सबको पालो तपाईँको स्काइपमा कुनै एकजना साथी हुनुहुन्छ म उहाँलाई जोड्ने प्रयास गर्छु हेरौँ कतिको साथ दिन्छ स्काइपले हजुर नमस्कार हेलो स्काइपमा आज कुरा हुन सकिरहेको छैन केही छैन शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस तपाईँहरूको लागि काफी छ मित्रहरू आउँदै गर्नुहोला जेल तपाईँहरूले नै माया गरी पढाउनुभएका मुक्तकहरूलाई म स्थान दिन चाहन्छु जिएम दिपु दिपेन देवेन्द्र हुनुहुन्छ कति लामो नाम जिएम दिपु दिपेन्द्र खोला गाउँ पाँच सर्कना रुकुमहाल डोटी दिपायलबाट भन्नुभएको छ म राख्न चाहन्छु अब क्रममा जिएम दिपु दिपेन्द्रजीका यी सुन्दर पङ्क्तिहरू मलाई चट्ट भुल्न मन्जुर भएका साथी मलाई चट्ट भुल्न मन्जुर भएका साथी कहाँ होलान् मबाट दूर भएका साथी मलाई चट्ट भुल्न मन्जुर भएका साथी फुर्सदमा सम्झन खोज्छु ती अबोध अनुहारहरू फुर्सदमा सम्झन खोज्छु ती अबोध अनुहारहरू धप्प बलेरै क्षणमै मधुर भएका साथी मलाई चट्ट भुल्न मन्जुर भएका साथी कहाँ होलान् मबाट दूर भएका साथी धन्यवाद दिन चाहन्छु देवेन्द्रजीलाई यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ म उहाँलाई जोड्न चाहन्छु हजुर नमस्कार दाजु नमस्कार मित्र कहाँबाट को बोल्नुभयो देवदहबाट विजय बिन्दास विजयजी यो पहिलो भेट हो जस्तो लाग्यो है आराम हुनुहुन्छ देवदलको कुन ठाउँमा हुनुहुन्छ त्यो बेला कलुवा हुनुहुन्छ हुन्छ सुरु गर्नुहोस् विजयजी तपाईँको पङ्क्तिहरू छाडी जाने निष्ठुरीको भाषा गर्दिन म दैमानी त्यो मायाको तमासा गर्दिनँ म जति माया दिए पनि बुझ्दै बुझ्दैन ऊ त्यही भएर म मायाको परिभाषा गर्दिनँ म छाडी जाने मायाको आशा गर्दिन म है जति भने पनि बुझ्दिनँ त्यसरी मायाको परिभाषा गर्दिन वा प्रयास राम्रो छ विजयजी अझै प्रयास गर्नुहोला लेखनमा त आओस् भन्न चाहन्छु यही कामना गर्दै अहिले शुभरात्रि शुभ सपनीको साथ विदा गर्न चाहन्छु नमस्कार विजय भिन्दास आउनुभएको थियो देवदह कलुवाबाट सुन्दर सुन्दर पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ आउनु सबको पालो तपाईँको त्यतिन्जेल म तपाईँहरूले नै माया गरी पढाउनु भएका मुक्तकहरूलाई स्थान दिन चाहन्छु यति बेला हामीलाई ताराप्रसाद अधिकारी दानावारी गरुवा इलामबाट मुक्तक लेखि पठाउनु भएको छ म वाचन गर्न चाहन्छु अब क्रममा जमघट हल्ला खल्ला पक्कै नेता हुनुपर्छ जमघट हल्ला खल्ला पक्कै नेता हुनुपर्छ जान्न हुन्न साथी जान हुन्न साथी साँझ खाली पेटर हुनुपर्छ जमघट हल्ला खल्ला पक्कै नेता हुनुपर्छ जान हुन साथी साँझ खाली पेट हुनुपर्छ जताततै नाराबाजी झोलाभरि पैसा बोकी जताततै नाराबाजी झोलाभरि पैसा बोकी किन हेर्थे नेता अब यता किन हेर्थे नेता अब यता विकट र कुनु पर्छ जमघट हल्ला खल्ला पक्कै नेता हुनुपर्छ धन्यवाद दिन चाहन्छु फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ म उहाँलाई जोड्न चाहन्छु अब क्रममा हजुर नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो धेरै दिनपछि सीताजीको आगमन भएको छ है के गर्दै हुनुहुन्छ सीताजी एकदम हामी पनि बसी बसाउ भनौँ रमाइलो छ भनौँ अनि असार कसरी बिताउनु भयो सीताजी भनेपछि रमाइलो भयो है धेरै लामो समयपछि सीताजीको आगमन भएको छ मुक्तक नसुनेको पनि धेरै भएछ क्यारे हुन्छ सुरु गर्नुहोस् मलाई मैले तिमीलाई सानो जीवनमा भेट त हाम्रो हुने गर्थ्यो यो बाटोमा सधैँ भेट त हाम्रो हुने गर्थ्यो बाटोमा सधैँ सधैँ जिउनेको समाज छु म तिमीले मलाई मैले तिमीलाई छु म सानो तिमी यो जीवनमा आएदेखिको चिठुमा सधैँ जिउनेको समाज छाएदेखिको चिठुमा हजुर एकदमै खुसियालीमा बितिरहेको छ सीताजीको यो पछिल्लो समय है मुक्तकले यस्तै भन्दैछन् क्यारे वास्तविकता पनि हुनसक्छ ए वास्तविकतासँगै मेल खाएछ मुक्तक है <laughs> अनि हुन्छ सीताजी कार्यक्रम आउनुभयो धेरै खुसी लाग्यो अहिले बिदा गर्न चाहन्छु नमस्कार सीताजी आउनुभएको थियो बडेराबाट निकै दमदार शेरहरू वास्तविकता झल्किएको हो भन्दै हुनुहुन्थ्यो खुसी लाग्यो आउनु सबको पालो तपाईँको शून्य एकहत्तर पाँच तथा सात सय पैँतिस त्यति जेल तपाईँहरूको मुक्तकहरूलाई म वाचन गर्छु यहाँनिर राजकुमार बकवास भनेर लेख्नु भएको छ सिमरा कलेज मिसरा बाह्रबाट मुक्त पठाउनु भएको छ म वाचन गर्न चाहन्छु अब क्रममा मायामा पागल हुनुको नि मायाको मायामा पागल हुनुको नि मजा छ मायामा पागल हुनुको नि मजा छ याद आउँदा तस्बिर छुनुको नि मजा छ मायामा पागल हुनुको नि मजा छ के गरे तिमीलाई हँसाउन के गरेर तिमीलाई हँसाउन सकुला र के गरेर तिमीलाई हँसाउन सकुला र म त भन्छु मसँग रुन्नुको नि मजा छ मायामा पागल हुनुको नि मजा छ धन्यवाद दिन चाहन्छु मजा आफूले हरेक चिजहरूमा लिन सक्नुपर्छ भन्न चाहन्छु यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार मित्र मल फोन नमिल्ने तर नमिल्ने मन मरेपछि एक लास यहाँ जिउन नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो सुरज छेत्री सुरज छेत्री आराम हुनुहुन्छ सुरजजी हेलो सर एकदम केमा व्यस्त हुनुहुन्छ आजभोलि यस्तै हो सर हाम्रो जिन्दगी के हुनु सर किताब अनि म अनि मेरो तँगाई सर एकदम है पक्का भने जति रमाउनु छ अध्ययनमा रमाउने बेला हो यो खुसी लाग्यो पछिल्लो समयमा सुरजीको मिठो साथ रहेको छ कार्यक्रम प्रति दमदार मुक्तकको आशामा छौँ आज पनि हामी सुरु गर्नुहोस् हजुर सुरु है त हस् यस्तै छ समाज यहाँ भन्दा रावणको नाम छ छुनु पर्दैन रावणले सीता त्यसै बदनाम छ त्यही त नि है मन्दिर भत्कियो मस्तिष्क छोडियो गुम्बाको अर्थ छैन मन्दिर भत्कियो मस्तिष्क छोडियो गुम्बाको अर्थ छैन यस्तै छ समाज यहाँ रामभन्दा रावणको नाम छ छुनु पर्दैन रावणले सीता त्यसै बदनाम छ मन्दिर भत्कियो मस्तिष्क छोडियो गुम्बाको अर्थ छैन आजकल पाप गर्नेलाई मात्र चार धाम छ यस्तै छ समाज राम राम भन्दा रावणको नाम छ सुन्नु पर्दैन रावणले सीता त्यसै बदनाम छ एकदम दमदार मुक्तको लागि तपाईँप्रति आभारी छु सुरजी हजुर हुन्छ माया नमार्नुहोला भन्दै अहिले बिदा गर्न चाहन्छु नमस्कार सुरज छेत्री आउनुभयो देवदास सुनकौडाबाट आएर निकै दमदार पंक्तिहरू सुनाएर गइसक्नु भएको छ आउनुहोस् तपाईँको पालो अबको क्रममा सुनेको एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस तपाईँहरूको लागि खाली छ साथीले भन्दै हुनुहुन्छ प्राविधिबाट फोन आइसकेको छ है यसपछि चाहिँ तपाईँको मुक्तक वाचन गर्छु यति बेला फोनलाई लिन्छु म हजुर नमस्कार बाटो चाहिँ निकै हुन्छ तिरतीमा साथो चाहिँ निकै हुन्छ तिरतीमा गधारी किन नहोस् दिल रसेपछि लाटो चाहिँ मिठी हुन्छ तिरतीमा हजुर नमस्कार हजुर नमस्कार मित्र कहाँबाट को बोल्नुभयो म विशालनगरदेखि विष्णु विवश पोखरेल बोल्दैछु विष्णु विवश पोखरेल आराम हुनुहुन्छ विष्णुजी हजुर अनि के गर्दै हुनुहुन्छ यति बेला बस कार्यक्रम सुनिरहेको छु कार्यक्रम सुनिराख्नु भएको छ है एकदम सल्लाह सुझाव दिँदै राख्नु होला विष्णुजी है एकदम हुन्छ त्यसो भने एकदम हजुर भन्दै हुनुहुन्थ्यो तपाईँले के आज एकदम खुसीका किरणहरू देखिया छन् हाम्रो देवदा क्षेत्रबाट पनि कार्यक्रममा धेरै साथीहरूको फोन आइरहेको मैले सुनिरहेको छु यहाँबाट एकदम एकदम स्थानीय स्तरका साथीहरूको फोन आइरहेको छ हामी पनि खुसी छौँ मुक्तको विकास हुँदैछ विष्णुजी यो आशा गरौँ हामी हुन त दमदार मुक्तकको आशमा पनि छौँ विष्णुजीबाट सुरु गर्नुहोस् बाजेले भन्थे आशा आशा नै टुङ्गियो बाजेले भन्थे आशा आशा नै टुङ्गियो बाले भन्थे निराशा निराशा नै टुङ्गियो यस्तो लाग्यो जब बाजेको सीता जलाए ठुस्सा रहेछ जिन्दगी ठुस्सा नै टुङ्गियो वाह वाह वाह खुसी लाग्यो विष्णुजी हुन्छ यी दमदार मुक्तकहरू यसरी नै गइराखुन् लेखाइमा निरन्तरता छाइराखोस् भन्दै अहिले विदा गर्न चाहन्छु नमस्कार विष्णु विवश पोखरेल हुनुहुन्थ्यो विशालनगरबाट दमदार मुक्तकको धनी हुनुहुन्छ धन्यवाद दिन चाहन्छु र हबको क्रममा रमेश दाहालले हामीलाई मुक्तक लेखि पठाउनु भएको छ रौतहटबाट हाल चाहिँ किर्तिपुर काठमाडौँमा हुनुहुन्छ केन्द्रीय विभागमा रहनु भएको छ रमेश दाहालजी अबको क्रममा राख्न चाहन्छु रमेश दाहालका यी सुन्दर पंक्तिहरू जनता रुन्छन् टुलु टुलु हेरिरहन्छ सिंहदरबार जनता रुन्छन् टुलु टुलु हेरिरहन्छ सिंहदरबार वैभव अनि सुरक्षा बीच घेरिरहन्छ सिंहदरबार जनता रुन्छन् टुलु टुलु हेरिरहन्छ सिंहदरबार केही गरेन भन्दा कतै केही गरेन भन्दा कतै स्वार्थी पो भइन्छ कि केही गरेन भन्दा कतै स्वार्थी पो भइन्छ कि बाबुराम अनि खिलराज रेग्मी फेरिन्छ सिंहदरबार जनता रुन्छन् टुलु टुलु हेरिरहन्छ सिंहदरबार वैभव अनि सुरक्षा बीच घेरिरहन्छ सिंहदरबार धन्यवाद दिन चाहन्छु रमेश चालजीलाई सुन्दर मुक्तको लागि धेरै साथीहरूको मुक्त छ हामीसँग निष्ठुरी चिज भनेर लेख्नु भएको छ आफ्नो नाम दाङबाट र हाल मलेसियामा कार्यरत हुनुहुन्छ मित्र निष्ठुरी चिज हुनुहुन्छ उहाँको चाहिँ मुक्त राख्न मन लाग्यो अब क्रममा के साँचो के गलत कुनै सवालै छैन के साँचो के गलत कुनै सवालै छैन आँखा चिम्लेर गर कुनै बालै छैन के साँचो के गलत कुनै सवालै छैन दरबार छिरेका छौ दरबार छिरेका छौ दुना सोझ्याऊ दरबार छिरेका छौ दुना सोझ्याऊ अझै छ मौका अर्को दिन कालै छैन के साँचो के गलत कुनै सवालै छैन आँखा चिम्लेर गर कुनै बालै छैन धन्यवाद दिन चाहन्छु चिज निष्ठोरीजीलाई यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार उनीलाई बिर्सने भावी उनलाई कसरी बिर्सने धाम खोजी छोडी जाने छोरी हुँदा मुखलेको रिसो बिसले चोर हुँदा मुखलेकी म त हुँदा साहित्यको विधा नै अनौठो छ धेरै खुसी भयो पनि मुक्तक लेख्न मन लाग्छ गजलहरू लेख्न मन लाग्छ साहित्यमा कलम चलाउन मन लाग्छ अनि पीडै पीडाले यो मन भइरहेको है कहाँबाट को भन्नुभयो दिपक अर्याल दिपकजी कता हुनुहुन्छ यति बेला आराम हुनुहुन्छ है धेरै लामो समयपछि दिपकजीको आगमन भएको छ खुसी लाग्यो दिपकजी एकदम एकदम त्यही धेरै सुनेर साथ दिनुभएको छ माया मार्नु भएछ होइन है यही छ खुसीको कुरा नै यही छ दिपकजी कार्यक्रममा आउनुभयो निकै आभारी छौँ हुन्छ सुरु गर्नुहोस् तपाईँको मुक्त मुक्त हेलो हेलो हजुर मुख्य मैले सुनाइसकेँ होइन हजुर हजुर अरू मैले हुन्छ त्यसो भने छुट्याउँ दिपकजी खुसी लाग्यो दिपक र्याल सिसानीबाट आउनुभएको थियो आफ्ना सेयरहरू मुक्तका पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ धन्यवाद दिन चाहन्छु अर्को मुक्त यहाँ पठाउनु भएको छ हामीलाई विवेक दुलाल छेत्रीले दमकबाट दमक झापा हाल अबुधाबु युएबाट मुक्त फेर पठाउनु भएको छ म राख्न चाहन्छु अब क्रममा मेरो माया तिमीलाई बिरुवा झै सारिदेऊला मेरो माया तिमीलाई बिरुवा झै सारिदेऊला सुक्खा भए नि तिम्रो दिल मलिलो पारी पारिदेऊला मेरो दिल मेरो माया तिमीलाई बिरुवा झै सारिदेऊला तर म मान्छे नै हुँ तर म मान्छे नै हुँ भगवान किमार्थ होइन तर म मान्छे नै हुँ भगवान किमार्थ होइन मान्छेकै साझा रहर तिमी सित्तै नारी दिउला मेरो माया तिमीलाई बिरुवा सारी दिउला सुक्खा भए नि तिम्रो दिल मलिलो पारिदिउला धन्यवाद दिन चाहन्छु तिमी जस्तो चाहन्छु म ती सबै कुराहरू पुऱ्याइदिउँला भन्ने कुराहरू लेख्नुभएको थियो विवेक दुलालजीले धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँ आउँदै गर्नुहोला शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस त्यस्तै गरी स्काइपले आज धोका दिएको छ तपाईँहरूकै मुक्तकलाई मैले वाचन गरिरहेको छु आउन नबोल्नु होला भन्न चाहन्छु र बिच बिचमा तपाईँहरूकै मुक्तकल वाचन गरिरहेको छु नवराज भट्टले हामीलाई मुक्तक लिइ पठाउनु भएको छ अब क्रममा राख्न चाहन्छु नवराज भट्टका यी पङ्क्तिहरू धेरै नजिक भइयो भने फाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ बिना अवरोध छुटाउने बाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ भुक्नु भुक्यो कुकुरहरू अब भुक्न छोड भुक्नु भुक्यौ कुकुरहरू अब भुक्न छोड तिम्रो मुख बन्द गर्न लाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ बिना अवरोध छुट्याउने बाटो आउन सक्छ धन्यवाद दिन चाहन्छु नवराज भट्टलाई सुन्दर पङ्क्तिहरूको लागि फोन सम्पर्कमा कुनै साथीको आगमन भएको कुरा मलाई प्राविधिकबाट अशोकजीले जानकारी गराउनु भएको छ म मलाई उहाँलाई जोड्न चाहन्छु अब क्रममा हजुर नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो सानो बसन्ती गणेश नगरबाट बसन्तीजी आराम हुनुहुन्छ आराम हुनुहुन्छ एकदम हामीहरू पनि आरामै छौँ भन्नुपर्छ अनि के गरेर बिताउनु भएको छ सानोजी आज भोलि घर बस्ने है हुन्छ त्यसो भने मुक्तक नै सुनौ हुन्छ भने पनि पैसा सानो बसन्ती आउनुभएको थियो गणेश नगरबाट उहाँसँगको कुराकानी छुटिसकेको छ तपाईँ आउन नबुल्नुहोला शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैतिसबाट हामी चाहिँ तपाईँहरूकै मुक्तकहरूलाई पनि वाचन गरिरहेको छौँ बिचबिचमा सुमन कार्कीले मुक्तक लेखि पठाउनु भएको छ हामीलाई अबको क्रममा राख्न चाहन्छु सुमन कार्कीको मुक्तक त्यसपछि चाहिँ फोन सम्पर्क मुक्ने साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु सुमन कार्की रियालले पुगेन हजुर डलर चाहियो कता कता पाइन्छ हजुर खबर चाहियो छोराछोरी धेरै भए लालन पालन गर्न छोराछोरी धेरै भए लालन पालन गर्न कठिन भयो गाउँमा हजुर सहर चाहियो रियालले पुगेन हजुर डलर चाहियो धन्यवाद दिन चाहन्छु फोन सम्पर्कमा पनि एकजना साथी हुनुहुन्छ उहाँलाई जोड्न चाहन्छु हजुर नमस्कार हजुर नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो दिनेश पाठक आराम हुनुहुन्छ दिनेशजी एकदम हामीहरू पनि ठिकै छौँ दिनेशजी के गर्दै हुनुहुन्छ कार्यक्रम सुन्ने बस्ने है हुन्छ सुरु गर्नुहोस् दिनेशजी मुक्तक घर आउन कति सहज मानेको साँच्चै त्यही त नि घर आउन कति सहज मानेको साँच्चै कि त मलाई तिमी जस्तै ठानेको साँच्चै घर आउन कति सहज मानेको साँच्चै कि त मलाई तिमी जस्तै ठानेको साँच्चै अरू मन नपरे नि आँखा मन पर्छ रे लौ त्यही त नि घर आउन कति सहज मानेको साँच्चै ठिक्क मलाई तिमी जस्तै ठानेको हो साँच्चै अरू मन नपरे नि आँखा मन पर्छ अरे लौ किन मलाई यो झटारो हानेको हो साँच्चै कि त मलाई तिमी जस्तै ठानेको हो साँच्चै किन मलाई यो झटारो हानेको हो साँच्चै है कि त आफू जस्तै ठानेको साँच्चै वाह निकै खुसी लाग्यो दिनेश पाठकजी कार्यक्रममा आउनुभयो अनि दमदार मुक्तकहरू सुनाउनु भयो धन्यवाद दिदी अहिलेलाई बिदा गर्न चाहन्छु नमस्कार दिनेश पाठक आउनुभएको थियो सूर्यबाट उर्लिँदै गरेको मुक्तको बेल हो दिनेश पाठक पनि पक्का पनि लेखाइमा निरन्तर गइरह्यो भने मुक्तकमा एउटा चाहिँ सफलता हासिल गर्नुहुन्छ यो आशा छ हामीलाई सागर सिल्वरले हामीलाई अमेरिकाबाट ललितपुरका मित्र हुनुहुन्छ हाल अमेरिकाबाट मुक्तक लेखि पठाउनु भएको छ म वाचन गर्न चाहन्छु अब क्रममा भन्न सजिलो गर्न गाह्रो पो रहेछ बा भन्न सजिलो गर्न गाह्रो पो रहेछ बा सबको मै आँखाको तारो हो हो पो रहेछ बा मान्छेको मन कमलो हुन्छ भन्थे भन्नेले मान्छेको मन कमलो हुन्छ भन्थे भन्नेले कसैको मन ज्यादै साह्रो हो पो रहेछ बा भन्न सजिलो गर्न गाह्रो हो पो रहेछ बा धन्यवाद दिन चाहन्छु सागरजीलाई त्यस्तै गरी फोन सम्पर्कमा कोही एकजना साथी आउनु भएको छ म उहाँलाई जोड्छु त्यसपछि तपाईँको मुक्तको पालो हजुर नमस्कार नमस्कार मित्र कहाँबाट को बोल्नुभयो महेश पराजुली भन्नुभयो होइन शरद चौलागाई ए शरद चौलागाई सर्लाईबाट आउनुभयो हजुर हजुर सरजी आराम हुनुहुन्छ केही समय अगाडि मैले तपाईँको मुक्तक वाचन गरेको थिएँ सरजी तपाईँ पनि आइपुग्नु भयो <laughs> भाग्यमानी हुनुहुन्छ भन्नुपर्छ है हुन्छ त्यसो भने सरजी तपाईँको मुक्तक वाचन गरिसकेको छु मैले तपाईँकै आवाजबाट फेरि सुनौ के भएर है सुरु गर्नुहोस् मुक्तक अहिले मैले भर्खरै पोस्ट गरेको थिएँ हजुर हजुर उनले पनि मलाई मन पराए जस्तो लाग्छ उनले पनि मलाई मन पराए जस्तो लाग्छ मलाई सम्झे कता कता हराए जस्तो लाग्छ उसले पनि मलाई मन पराए जस्तो लाग्छ मलाई पनि कता कता हराए जस्तो लाग्छ हिजो भर्खर साँझ पख दोबाटोमा भेट हुँदा हिजो भर्खर साँझ पख दोबाटोमा भेट हुँदा हाम्रो टाउको निरै केही भन्न डराए जस्तो लाग्छ उसले पनि मलाई मन पराए जस्तो लाग्छ मलाई सम्झि कता कता हराए जस्तो लाग्छ त्यो त मलाई सम्झि कता कता हराए जस्तो लाग्छ पक्का पनि मलाई आशा छ सरोजीको पछाडि मुक्तकले गर्दा लागिरहेका छन् किनभने सरोजले राम्रो मुक्तक लेख्छ त्यो पछाडि लाग्नुको तात्पर्य के हो थाहा छ सरोजले मलाई मुक्तक लेखाउन लेख्न सिकाउँछ कि भनेर है अन्यथा चाहिँ होइन <laughs> तपाईँको पछि लाग्नु कारण मुक्तक सिक्नको लागि यो सरोजी सबैलाई मुक्तक लेख्न सिकाउनु होला अनि मुक्तक साहित्यको क्षेत्रमा चाहिँ ठुलो योगदान दिनु होला भन्दै अहिले विदा गर्न चाहन्छु नमस्कार भर्खर हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो सर्लाहीबाट सरोज चौलागाई आउनुभएको थियो खुसी लाग्यो आउन सबको परममा पुनः तपाईँहरूकै मुक्तकलाई वाचन गर्न चाहन्छु निर्मला आचार्यले मुक्तक लेखि पठाउनु भएको छ हामीलाई ठेगाना लेख्नु भएको छैन आगामी श्रृङ्खलामा अवश्य पनि ठेगानाहरू पनि आउनेछन् हे भगवान हे भगवान उसलाई दिने दुःख मलाई देऊ हे भगवान उसलाई दिने दुःख मलाई देऊ दुःख दिने रावण कंशहरू जलाइदेऊ हे भगवान उसलाई दिने दुःख मलाई देऊ मनमा सधैँ खुसी शान्ति उन्नति र प्रगतिमा मनमा सधैँ खुसी शान्ति उन्नति र प्रगतिमा लाग्ने कालो बाधा बादलहरू छलाइदेऊ हे भगवान उसलाई दिने हे भगवान उसलाई दिने दुःख मलाई देऊ दुःख दिने रावण कंसहरू जलाइदेऊ पक्का भने अरूको दुःख उसले पाउने दुःख चाहिँ मलाई देऊ भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु कसैको दुःखमा रमाउनु पनि ठुलो कुरा हो दुःखमा दुःखमा साथ दिनुपर्छ सुखमा सुखमा साथ दिनुपर्छ प्राविधिकबाट भन्दै हुनुहुन्छ साथीले तर अब भने हामी छुट्नुपर्छ दिनुपर्छ सबैलाई दुःखमा पनि साथ दिनुपर्छ सुखमा पनि साथ दिनुपर्छ तर आज चाहिँ छुट्नुपर्छ भन्दै हुनुहुन्छ प्राविधिकबाट अशोकजीले के गर्नु मित्र तपाईँहरूसँग फोनमा कुरा गर्ने अझै थियो धेरैजना रेडियो सुनेर बहकिरहनु भएको छ यति बेला साथीहरू उहाँहरूलाई बहकाउन अझै मन थियो तपाईँहरूका मुक्तकमा के गर्नु समयले साथ दिएन अवश्य पनि आगामी श्रृङ्खलामा तपाईँहरू माझ पुनः उपस्थित हुनेछु म त्यति आजको कार्यक्रममा सहभागी हुने साथीहरूको नाम लिन चाहन्छु सरस्वती दिनेश वियोगी सेन्टी आउनुभयो बागलुङबाट समीर पौडेल आउनुभयो पोखराबाट नारायण सुमरूपा आउनुभयो पाल्पाबाट भवानी हुमागाई आउनुभयो काठमाडौँबाट विजय बिन्दास आउनुभयो देवदह कलुवाबाट सीता पौडेल आउनुभयो बडेराबाट सुरज छेत्री आउनुभयो देवदह सुनकौडाबाट विष्णु विवश पोखरेल आउनुभयो विशाल नगरबाट दीपक अर्याल आउनुभयो सिसानीबाट सानु बसन्ती आउनुभएको थियो गणेश नगरबाट दिनेश पाठक आउनुभयो सूर्यपुराबाट शरद चौलागाई अन्त्यमा आउनुभएको थियो सरलाईबाट तपाईँ सम्पूर्ण धन्यवाद दिन चाहन्छु ज जसले आजको श्रृङ्खलामा मुक्तक पठाउनु भयो उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु धेरै साथीहरूको मुक्तक भाषण गर्न पाइनँ आज पनि मैले गाह्रो होला अवश्य आगामी श्रृङ्खलामा तपाईँका मुक्तकहरूले स्थान पाउनेछन् र आज कार्यक्रम प्रत्यक्ष सुन्न पाउनु भएको छैन भने विभिन्न वेबसाइट र ब्लग स्पोर्ट मार्फत पनि तपाईँले कार्यक्रमहरूलाई सुन्न पाउनुहुन्छ त्यो वेबसाइट र ब्लग स्पोर्टको नाम लिन चाहन्छु अबको क्रममा तपाईँहरूकै ब्लग स्पोर्ट रहेको छ डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blogspot dot com त्यस्तै गरी हाम्रो अर्जुनजीको ब्लग स्पोर्ट रहेको छ W W W dot e Butol dot blogspot dot com त्यस्तै गरी रामेछाबाट रामशरण श्रेष्ठजीको ब्लग स्पोर्ट रहेको छ W W W dot Chisapani Nepal dot blogspot dot com त्यस्तै गरी सर्लाईबाट मोहन बिहानीको ब्लग स्पोर्ट रहेको छ W W W dot Mohan Bihani dot blogspot dot com त्यस्तै गरी याम थापा सङ्गमको वेबसाइट रहेको छ W W W dot Butol dot Butol online dot com त्यस्तै गरी लमजुङका मित्र आशिष दनाईको वेबसाइट रहेको छ W W W dot Ashish Danai dot com dot NP यी सम्पूर्ण वेबसाइट अनि ब्लग स्पोर्ट मार्फत भोलिका दिनहरूमा तपाईँले तपाईँको समय मिलाएर कार्यक्रम सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ अवश्य पनि कार्यक्रम सुन्न नबुल्नु होला अनि कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया दिन पनि होला प्रतिक्रियाको निम्ति हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक सरोवर सूचनाका लागि सामुदायिक संचार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदा एक सय छ थुप्लो छ मेगा देवदा दुई खैरन यो ठेगानामा हामीलाई पत्रचार गर्न सक्नुहुन्छ त्यस्तै हाम्रो मुक्तक सरोवरको Facebook page W W W dot Facebook dot com slash Muktak dot सर्भरमा पनि तपाईँले प्रतिक्रियाहरू लेखि पठाउनु नभुल्नुहोला त्यस्तै गरी मुक्तकहरू पोस्ट गर्न पनि नभुल्नुहोला भन्दै आजको श्रृङ्खलाबाट प्राप्तितर्फबाट मिठो साथ दिने हर्षोकलाई हृदयबाटै आभार व्यक्त गर्दै आवाजबाट म युवराज लामिछाने प्रदीप पनि ओझिलिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपनी गेलाई कहाँ जन्म छरा